म त छिट्टै मर्छु होला रमा हेरै बाँच्नु तिमी म त छिट्टै मर्छु होला रमा हेरै बाँच्नु तिमी नामसँगै दामो पनि कमा हेरै बाँच्नु तिमी वरिपरि सुन्ने होला म मर्दाको पल कतै वरिपरि सुन्ने होला म मर्दाको पल कतै नरु है मुटु आफ्नो थमा हेरै बाँच्नु तिमी म त छिट्टै मर्छु होला रमा हेरै बाँच्नु तिमी उच्च निच दायाँ बायाँ कहीँ कतै गरे पनि उच्च निच दायाँ बायाँ कहीँ कतै गरे पनि समाजमा आफ्नो हक जम्मा हेरै बाँच्नु तिमी म त छिट्टै मर्छु होला रमा हेरै बाँच्नु तिमी अब अन्तिम सेर एक्लै बस्दा एकान्तमा मेरो याद आयो भने एक्लै बस्दा एकान्तमा मेरो याद आयो भने मेरो तो रुमाल चिनो क्षमा हेरै बाँच्नु तिमी म त छिट्टै मर्छु होला रमा हेरै बाँच्नु तिमी नाम सँगै दाम पनि कमा हेरै बाँच्नु तिमी हस्त धन्यवाद आज भोलि